लाखौँ हजारौँ मध्ये तिम्रो मुस्कानले किन हो मलाई पागल बनाउँछ लाखौँ प्रयास गर्दा पनि किन हो मलाई तिम्रै यादले सताउँछ भनेर तिम्रै वरिपरि रहँदा यो मनले थाहा पाउँछ आज भोलि सुन्दा तिम्रो बोली यो मुटु असाध्यै रमाउँछ घामलाई बस्छु बादलमा नि तिमी देख्छु तिमी बिना कसरी बिताउने होला जिन्दगी डाटेको केही छैन तिम्रो लागि मेरो माया कति रहेछ हेरिदेऊ न यो सा तारागण सामु सारा संसार सामु देखाइदिन्छु कति माया गर्छु तिमीलाई भन्नेले भन्ने छन् माया मात्र तिमी पाए बालै छैन अरू भरि तिम्रै मुहार हेरी तिम्रै हात समय जीवन बिताउला बनाउन मात्र तिमी माया सारा संसार तिम्रै हातमा थमाइदिउँला बादल कोरी आँखाहरू बन्द गरी मुस्कुराउँछु म हिजो आज सुन्दा त्यो आवाज यो मुठु साथै रमाउँछ घामलाई बस्छु बादलमा नि तिमी देख्छु तिमी बिना कसरी बिताउने होला जिन्दगी टाटेको केही छैन तिम्रो लागि मेरो माया कति रहेछ हेरिदेऊ न यो सानो मुटुमा चन्द्रमा र ताराको सामु सार संसार सामु देखाइदिन्छु कति माया गर्छु तिमीलाई भन्नेले भन्ने छन् माया मात्र तिमी पाए पाले छैन अरू कोही लाखौँ हजारौँ finally Kinahum alay Pagal Banaw sa'yo